सँगै इन्टरनेट लाइनमा डब्लूब्लूब्लू dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल जैविक विषादीको प्रयोग गरी कसरी खाद्य तत्व उत्पादनमा वृद्धि गर्न सकिन्छ भन्ने बारे अन्तर्राष्ट्रिय कृषि विज्ञहरू सम्मिलित अन्तर्राष्ट्रिय तालिम सहितको तीन दिने गोष्ठी चितवनको भरतपुरमा शुरू भएको छ एकीकृत जीव व्यवस्थापन कार्यक्रम नेपालको आयोजनामा अन्तर्राष्ट्रिय कृषि विज्ञहरू सम्मिलित अन्तर्राष्ट्रिय तालिम सहितको गोष्ठी शुरू भएको हो विगत आठ वर्षदेखि अघिदेखि जैविक विष आदि उत्पादन गर्दै आएको एग्रिकेयर नेपाल प्रणाली परिसरमा शुरू गोष्ठी नेपालसित Guatemala Honduras Indonesia Cambodia Kenya Tanzania र बंगलादेश सहितका सात देशका गरी अठार विदेशी सहित पच्चीसजना कृषि विज्ञहरू सहभागी रहेका छन् गोष्ठी बेटाराइजियम र न्युरेला नामक ढुसीबाट जैविक विष निर्माण गरी विभिन्न खाद्यान्न तथा तरकारीमा लाग्ने खुम्रे रातो कमिला सेतो भिगा लगायतका किराहरू नियन्त्रण गर्न सकिन्छ भने विशेष अनुसन्धान एग्रिक्योरको ल्याबमा गरिने नेपाल कृषि अनुसन्धान परिषद नारका निर्देशक एवं वरिष्ठ वैज्ञानिक रामबहादुर केसीले जानकारी दिनुभयो खाद्यान्न तथा तरकारीमा रासायनिक विषादीको प्रयोग कम गर्ने विषयमा कृषि वैज्ञानिकहरू छलफलमा विशेष सहयोग बापत हुने हुने समेत उहाँ साबित हुने समेत उहाँले बताउनुभयो रासायनिक विषादीले मानव स्वास्थ्यमा गम्भीर असर गर्न थालेपछि त्यसको विकल्पमा जैविक विषादीको प्रयोग बढ़ाउने उद्देश्यले सो गोष्ठी आयोजना गरेको एकीकृत शत्रु जीव व्यवस्थापन कार्यक्रममा आइडिए नेपालका संयोजक सुलभ पौडेलले बताउनुभयो सो गोष्ठीमा उद्घाटन सत्रमा सिप्रिङ संस्थाका भरत उपाध्यायले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नु भएको थियो आज पहिलो दिन बायो कृषि साइटका बारे कृषि विज्ञ डाक्टर जेनकिन विश्वव्यापी आइपीएम पद्धतिका बारेमा कृषि विज्ञ डाक्टर सापन घोष र मेन्सिलियाभा विश्वविद्यालयका नवराज आचार्यले जैविक विषादीका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो साथै उनीहरू तीन दिनसम्म गोष्ठीका स्रोत व्यक्ति भई छलफल समेत गर्ने भएका छन् खाद्यान्न तथा तरकारीमा विषादी कम प्रयोग गर्ने देशको सूचीमा परे पनि पछिल्लो समय नेपालमा रासायनिक विषादीको प्रयोग बढ्दै गएको पाइएको छ गोष्ठी जैविक विषादीको प्रयोग बढाउन के उपाय अपनाउने भन्ने बारेमा चितवन घोषणा पत्र समेत जारी गर्ने जनाएको छ नेपालका लागि कोरियन राजदूत छोया योन जेङले नेपालीहरू सोखिन हुने हुँदा नेपालको आर्थिक विकास हुन नसकेको बताउनु भएको छ आज स्कूल अफ हेल्थ साइन्समा आयोजित कोरियाली आर्थिक विकास अनुभव साटासाट कार्यक्रममा बोल्दै राजदूत जेङले नेपाली परिश्रम गर्न सक्ने भए पनि आवश्यक परिश्रम नगर्ने हुँदा नेपालको विकास हुन नसकेको बताउनु भएको हो कार्यक्रममा बोल्दै उहाँले नेपाल र कोरियाको सबै कुरा मिल्ने भए पनि श्रमका विषयमा कोरियाली नागरिक अगाडि रहेको बताउनुभयो कोरियाको विकास परिश्रमबाट भयो भएको भन्दै राजदूत जिङले नेपाली जनता पनि विकासका लागि एकजुट भएर लाग्नुपर्ने बताउनुभयो शिक्षा र स्वास्थ्य क्षेत्रलाई महत्व दिएर परिश्रम गरे देशको विकास सहज हुने बताउनुभयो हामी परिश्रम गर्छौं त्यसकारणले हाम्रो देशको विकास चाँड भयो उहाँले भन्नुभयो कुनै पनि देश विकासका लागि त्यस देशका नागरिकहरू स्वयं आफै सचेत रहनुपर्नेमा सो अवसरमा बोल्ने वक्ताहरूले जोड़ दिएका थिए देशभित्र रहेका प्राविधिक प्राकृतिक सम्पदाहरूको सही उपयोग गरी देशलाई विकास निर्माणको पक्षमा अगाडि लैजानु पर्नेमा उहाँले जोड़ दिनुभयो विद्यालय स्थापना गराएर कोइकाले हालसम्म विद्यालयलाई विभिन्न सहयोग गर्दै आएको विद्यालयले जनाएको छ कार्यक्रममा सिटी मेटिका सदस्य सचिव डाक्टर रामहरि लामिछाने कोरियाका अवश्य प्रतिनिधि लाङ्गेजे स्कूल अफ हेल्थ साइन्सका प्रधाध्यापक अच्युत राज दाहाल लकातले बोल्नु भएको थियो यस्तै school of health science college फरकपुरमा कोरियन संस्था कोइकाको आर्थिक सहयोगमा सञ्चालित विद्यालय सुधार परियोजनाको आज समापन गरिएको छ विद्यालयमा सञ्चालित दुई वर्ष परियोजना मध्ये अहिले प्रथम वर्षमा सञ्चालित परियोजनाको समापन गरिएको हो विद्यालयको भौतिक संरचना शौचालय पुनर्निर्माण विद्यालय परिसरभित्र सड़क निर्माण लगायत लगायतका क्षेत्रमा हालसम्म करिब चौबिस लाख रूपियाँ खर्च गरेको स्कूल अफ हेल्थ साइन्स कलेजका प्राचार्य अच्युत राज दाहालले जानकारी दिनुभयो दुई वर्ष परियोजनाका लागि कोइकाले चालिस हजार अमेरिकी डलर खर्च गर्ने कोइकाका एसिस्टेन्ट म्यानेजर प्रदीप महर्जनले जानकारी दिनुभयो सो रकम विद्यालयको भौतिक निर्माण शैक्षिक सामग्री प्रयोगशाला निर्माण शुद्ध खानेपानी व्यवस्थापन लगायतका क्षेत्रमा खर्च गरिने कलेजले जनाएको छ नेपालबाट बेचबिखनका लागि विदेश लगिँदै गरेका जना नेपालीको उद्धार गरिएको केआई नेपालले सुनाएको छ विभिन्न वाहनामा विदेश लगिँदै गरेका उनीहरूलाई उद्धार गरिएको हो केआई नेपालको वार्षिक समीक्षा कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो बेचबिखनमा पहिले पहिले महिलाहरू मात्रै पर्ने गरेको भए पनि पछिल्लो समयमा पुरूषहरू पनि यसको शिकार पर्ने गरेको सो अवसरमा बताइएको थियो महिलाहरूलाई देह व्यापारको लागि प्रयोग गरिने र पुरूषहरूको किडनी बेचिने हुँदा दुवै बेचिने गरेको केआई नेपालले सुनाएको छ सो अवसरमा बोल्ने वक्ताहरूले पछिल्लो समय मानव बेचबिखन गर्ने गृहणी तरिका परिवर्तन गर्ने हुँदा मानव बेचबिखनका घटना न्यूनीकरण गर्न असहज भएको बताएका छन् बेचबिखनमा परि उद्धार गरिएकाको हकमा पनि प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न नमान्दा अझै समस्या रहेको उनीहरूले बताएका छन् चितवनका सहायक प्रमुख जिल्लाधिकारी शिवराम किलालले प्रमुख शिवराम गेलाल प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा महिला तथा बालबालिका विकास कार्य चितवन निमा खड्का आदर्श गृह तथा पुनर्स्थापना केन्द्रकी अध्यक्ष मीना खरेल के केआई नेपालकी जिल्ला संयोजक केमिका घिमिरे उषा गुरूङ लगायतले बोल्नु भएको थियो कार्यक्रम के केआई नेपालका अध्यक्ष राजन गहतराजको अध्यक्षतामा सम्पन्न भएको थियो बाघको आक्रमणबाट चितवनको माडीमा एक महिलाको स्यान गएको छ बाघको आक्रमणबाट अयोध्यापुरे नौके पञ्चमाया गुरूङको स्यान गएको माडी प्रहरीले सुनाएको छ स्थानीय वैकुण्ठेश्वर सामुदायिक वनमा घाँस काट्न गएका बेला बाघले आक्रमण गर्दा गुरूङको स्यान गएको इलाका प्रहरी माडीका प्रहरी निरीक्षक दिनेश भण्डारीले जानकारी दिनुभयो गुरूङलाई बाघले दिउँसी आक्रमण गरे तापनि उनको सब भने गैराती मात्रै फेला परेको उहाँले परेको उहाँले बताउनुभयो बेलुका अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा उनको शव फेला परेको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तनको विरूद्ध पूर्वी चितवनको रत्नगरमा सब विरूद्ध र्याली निकालिएको छ र्यालीपछि सौराहा चोकमा आयोजित कोर सभामा बन्नेहरूले धर्म परिवर्तनको विरोध गर्दै सचक रहन आग्रह गरेका थिए कोर सभामा बोल्दै पण्डित रामकृष्ण उपाध्यायले नेपालमा बढ़दो धर्म परिवर्तनको चलखेलका कारण द्वन्द्वको अवस्था सिर्जना हुने भन्दै सचेत रहन आग्रह गर्नुभयो उहाँले कुनै पनि व्यक्तिले खुशीले धर्म परिवर्तन गर्दा आपत्ति नहुने तर विभिन्न लोभ लालचमा पार्दै परिवर्तनको नारा लिनु खेतपूर्ण रहेको बताउनुभयो धर्म धर्म परिवर्तनले एउटै परिवारका सदस्यलाई पनि छुट्याउने भन्दै उपाध्यायले बेलैमा सजग रहनुपर्ने सुझाव दिनुभयो धर्म परिवर्तनकारीको कुनै इतिहास नरहेको उल्लेख गर्दै वहाँले धर्म परिवर्तनले नेपालको मौलिकता नष्ट हुने दावी गर्नुभयो धर्म परिवर्तनले विदेश संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै उपाध्यायले त्यस्तै सामाजिक सद्भाव बिथुलिएको बताउनुभयो हिन्दू जागरण नेपालको नेतृत्वमा रत्नगरको निपणी स्थित हरिण मन्दिरबाट निकालिएको भजन कीर्तन सहितको र्यालीले रत्नगर बजार परिक्रमा गरेको थियो धानमा लाग्ने गोभारो रोगका कारण चितवनका कृषकहरू चिन्तित बनेका छन् असारको पहिलो हप्तादेखि रोपिएका धानमा गोबारो लागि धान मर्न थालेपछि जिल्लाको पूर्वी भेगका विभिन्न ठाउँका कृषकहरू चिन्तित बनेका हुन् गोभारोका कारण धान मर्न थालेको र औषधि प्रयोग गर्दा पनि रोगको समस्या नहटेको रत्नगर साथका छन्नु महतुले गुनासो गर्नुभयो विशेष गरेर पूर्वी चितवनको रत्नगर नगरपालिका खैरनी नगरपालिका बछौली कुम्रोस वीरेन्द्र शक्कर भण्डारा र पिप्लेका किसानहरूको खेतमा गोबार रोगको संक्रमण बढ़ी भएको गुनासो आएको जिल्ला कृषि कार्यालय चितवनले जानकारी दिएको छ ती ठाउँमा चैत्र चैत्य धान खेती बढ़ी हुने भएकाले गवार रोग बढ़ी देखिएको जिल्ला कृषि विकास कार्य चितवनका बाली संरक्षण अधिकारी कमलनाथ वाक्लेले जानकारी दिनुभयो चैत्य धानको प्रालहरू त्यही राख्ने र राम्रोसँग तलबाट नै प्राल नकाटेका ठाउँमा गवारो बढ़ी देखिएको उहाँले बताउनुभयो गवारो रोगको संक्रमण रोक्न कड़ा विषादी प्रयोग गरे झने अर्को पटक महामारी लिने भन्दै वातावरण मैत्री औषधि प्रयोग गर्न कृषि विज्ञहरूले सुझाव दिएका छन् जिल्ला पशु सेवा कार्यालय चितवनले गाई भैँसीको नस्ल सुधार कार्यक्रमलाई निरन्तरता दिने भएको छ कृत्रिम गर्भधानबाट दुधालु पशुको वंश सुधार गरी दुग्ध उत्पादन बढ़ाउने उद्देश्यले सञ्चालित कार्यक्रम दुई हजार उनासत्तरी साल माघदेखि शुरू भएको थियो पशु नस्ल सुधार राष्ट्रिय अभियानका लागि चितवनमा आएको बजेट मध्ये तीन लाख उन्साठी हजार चार सय छयासी रुपियाँ बजेट फिरेज भएको छ गत वर्ष एकचालिस हजार पाँच सय तिरानब्बेवटा गाई भैँसीमा कृत्रिम गर्भधान गरिएको थियो भने आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा बत्तीस हजार चार सय तिरासीवटामा कृत्रिम गर्भधान भएको थियो यस वर्ष पोखरा र लाहानबाट गाई भैँसीको सिमेन ल्याई चितवनका पशु सेवा केन्द्रका साथै क्रियाशील विभिन्न गैर सरकारी संस्था मार्फत कृत्रिम गर्भधान सेवालाई किसानको घर गोठसम्म पुर्याउने व्यवस्था मिलाइएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख रामकुमार कार्कीले जानकारी दिनुभयो पकेट क्षेत्र पहिचान गरेर चितवनका विभिन्न कृत्रिम गर्भधान केन्द्र मार्फत सेवा प्रदान गरिरहेको छ समिति समितिका पदाधिकारीले चिकित्सक र कर्मचारीमाथि दुर्व्यवहार गरेको भन्दै स्वास्थ्य कर्मीले नवलप्रासीको डण्डामा रहेको मध्यबिन्दु सामुदायिक अस्पताल बन्द गराएका छन् आइतबार राति अध्यक्ष महेन्द्र पोखरेल र सहसचिव बालकृष्ण किमरेले अस्पतालका डाक्टर किरण सुती लगायतका कर्मचारीलाई गाली गलौज गरेको भन्दै स्वास्थ्य कर्मीहरूले आकस्मिक सहितका सेवा बन्द गराएका हुन् आइतबार राति अस्पताल पुगेका अध्यक्ष पोखरेल र सहसचिव घिमिरेले टोली टेलिफोनबाट आफूलाई धम्काएको डाक्टर सोतीले बताउनुभयो राति बाह्र बजेदेखि नै सबै सेवा बन्द गरेर स्वास्थ्य कर्मीहरू संचालक समितिका अध्यक्ष र सहसचिवको विरूद्धमा उत्रिएपछि अस्पतालमा कुनै पनि बिरामी छैनन् संचालक समितिका अध्यक्ष महेन्द्र पोखरेलले भने राति अस्पतालमा गए पनि आफ्नो तर्फबाट भनावन केही नभएको बताउनु भएको छ इस्लाम धर्मावलम्बीहरूको ईद ईद उल फित्रको अवसरमा सरकारले भोलि सार्वजनिक विदा दिएको छ गृह मन्त्रालयका अनुसार ईदको अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो एक महिना अघिदेखि शुरू भएको रमजानको रोजा समापनको अवसरमा मुसलमानहरूले एकै ठाउँमा भेला भई ईद उल फित्र मनाउने चलन छ यो दिन उनीहरूले नमाज पढी एक आपसमा खुशी र शुभकामना साटासाट गर्ने चलन छ पत्रकार महासंघ चितौने शाखाको भवन निर्माण कार्यलाई सहयोग गर्न जिल्लाका सरकारी सकारात्मक देखिएका छन् जिल्लाको समग्र विकासमा योगदान पुर्याउने पत्रकारहरूको छाता संस्था पत्रकार महासंघ चितवन शाखाको भवनको पूर्णतामा आ आफ्नो क्षेत्रबाट पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् पत्रकार महासंघ चितवनले आयोजना गरेको सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सलफल कार्यक्रममा सहभागीहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् सलफलको क्रममा सरकारी निकायका प्रमुख तथा प्रतिनिधिले पत्रकारहरूलाई समाजमा सकारात्मक सन्देश दिने समस्यालाई प्राथमिकतामा राखिदिन सुझाव दिएका छन् सही र गलत दुवै पक्षको अध्ययन र सूचना सम्प्रेषण पत्रकारको कर्तव्य भए पनि हाइलाइटमा भने सकारात्मक र विकास पत्रकारितालाई ध्यान स्थान दिन उनीहरूले आग्रह गरेका छन् कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माले सेवा प्रदायक निकायहरूलाई खबरदारी सत्य तथ्य समाचारको सम्प्रेषणबाट समाज विकासमा पत्रकारहरूले पुर्याउने योगदानको प्रशंसा गर्नुभएको छ उहाँले सरकारी निकायका कर्मचारी र पत्रकारहरूबीच समन्यात्मक सहकारी हुन जरुरी रहेको भन्दै छलफल कार्यक्रमलाई निरन्तरता दिन पनि आग्रह गर्नुभयो पत्रकारको पेशालाई मर्यादित बनाउन समय समयमा आचार संहिता पालन र अनुशासन कायमका लागि पत्रकार महासंघ आफैले पहल गर्नुपर्ने औलाएका छन् कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्य चितवनका प्रमुख केयर सिंह गोथाले राम्रा कामको बारेमा चर्चा गरे कर्मचारीलाई ओर्सा मिल्ने भन्दै सकारात्मक सन्देशमूलक समाचारलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ दृष्टिकोणलाई बदलेर सकारात्मक रूपमा हरेक क्रियाकलापको विश्लेषण गरिनु आवश्यक रहेको उहाँको भनाइ थियो त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला विकास समिति चितवनका योजना अधिकृत पुरूषोत्तम नेपालले समाचारको महत्वको आधारमा प्रकाशन प्रसारण गर्न सचेत हुन आग्रह गर्नुभएको छ साथै समाचार प्रकाशन प्रसारण गर्दा त्यसले पार्ने प्रभावको बारेमा समेत पूर्वानुमान गर्न पनि सुझाव दिनुभएको छ कार्यक्रममा बोल्ने वक्ताहरूले पत्रकारहरूबाट धेरै सहयोग पाएको बताएका छन् पत्रकारिता क्षेत्रमा केही विकृति घटनाहरूले प्रवेश पार्न लक्षण देखिएको भए पनि हाल चितवनका सन्दर्भमा त्यस्तो नभएको उनीहरूको भनाइ थियो कार्यक्रममा बोल्दै भरतपुर नगरपालिकाका प्रशासकीय अधिकृत टीकाराम कणेलले पत्रकार महासंघको संस्थागत विकासका लागि आफ्नो र नगरपालिकाको तर्फबाट सक्तो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो साथै उहाँले पत्रकार महासंघले निर्माणाधीन भवन पूरा गर्नका लागि अर्थ संकलनका लागि विभिन्न रचनात्मक कार्य गरिनुपर्ने बताउनुभयो पत्रकार र सरकारी सेवा प्रदाय कार्यालयहरूबीचको संवाद निरन्तर आवश्यक रहेको तर्फ कार्यक्रममा सहभागीहरूले औलाएका थिए कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष हरिप्रसाद पोखरेलले पत्रकार महासंघ चितवन सधैँ सहयोग र सहकारी गर्न तयार रहेको बताउनु भएको थियो नेपाल पत्रकार महासंघ चितवनका कार्य समिति र सरकारी सेवा प्रदाय कार्यालयका संघ समन्यात्मक सहकारीमा सहयोग पुर्याउन परिचयात्मक कार्यक्रम समेत गरिएको सचिव कृष्ण चन्द्र भट्टराईले जानकारी दिनुभयो अब पालो अर्पण जनावासको अर्पण जनावासमा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 संस्कृति परिवर्तन गर्ने चलखेल समेत भइरहेको छ यसैबीच आज हामीले पश्चिमा संस्कृतिलाई भित्रन नदिन र धर्म परिवर्तन गर्ने चलखेललाई रोक्न के गर्न सकिएला भनी स्थानीय अग्रजहरूलाई सोधेका छौं सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै सामुदायिक आवाज हाम्रो देशमा पश्चिमी धर्म संस्कृतिको प्रभाव ज्यादै नै परेको छ विशेष गरी हामीले हाम्रो धर्म संस्कृति जगाउनलाई धर्म संस्कृतिको महत्त्वमाथि नयाँ पुस्तालाई प्रकाश पारिदिनुपर्छ र पैसाको लोभ लालचा भन्दा आफ्नो धर्म संस्कृति नै हाम्रो पहिचान हो भन्ने कुरा चाहिँ युवा पुस्तालाई बुझाउन सक्नुपर्छ धर्म परिवर्तन गर्ने व्यक्तित्वहरू धेरै निस्किएका छन् त्यसलाई संरक्षण गर्नको निम्ति हामी एउटा ओमकार परिवारभित्रका व्यक्तिहरूले ओमको महत्त्वलाई बुझाउने ओमको महत्त्व बुझ्यो भने ओमकारले के गर्छ भन्दा ओमकारले अहङ्कारलाई नाश गर्छ अहङ्कार भएको ठाउँमा ओमकार रहँदैन ओमकार भएको ठाउँमा अहङ्कार रहन्छ यो कस्तो किसिमको विकृति हो त भन्दाखेरि अब लगभग लगभग के देख्छु त मैले भन्दाखेरि यो हामीहरूको यहाँ क्रिस्चिनिटी चाहिँ भने बढ्दो क्रममा देखिन्छ अब उनीहरूले चाहिँ एकदम अचम्बित तरिकाले मान्छेमा गएर पेस भएर यस्तो किसिमले आफ्नोपन देखाएर उसलाई प्रेको दृष्टिकोणमा ल्याएर अब यसरी पैसाको लोभ देखाएर उनीहरूले मतलब हाम्रो जो धर्मान्तरण गर्ने चाहिँ प्रोसेसमा उनीहरू गइरहेछ अब लगभग जसरी यसरी उनीहरूले डेलिगेट गरेर गएर घर घर दैलो दैलो गरेर उनीहरू पेश भएर हामीलाई धर्मान्तरण गराइरहेछ त्यही हिसाब किताबले मञ्चमा मात्रै हामीहरूले भाषण दिएर चाहिँ हुँदैन उनीहरूले जसरी मतलब घर दैलो गरेर एउटा धर्मको रक्षा गरिरहेको छ मान्छेलाई धर्मान्तरण गराइरहेछ भने हामी पनि त्यही हिसाबले हिन्दू धर्मावलम्बीहरू पेश भएर जानुपर्छ युवा वर्गहरूलाई अवचेतना दिनुपर्छ र युवा वर्गहरू नै सचेत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 एकतिस इमेल इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ इमेल ठेगाना हो radio Arpan news at Gmail dot com अवस्थ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लूब्लूब्लू dot radio Arpan dot com dot एनपीबाट पनि संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचार सकियो सुजिता हमाल विदा भए नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ